रूपमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा खप्रु प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दीपक बस्ने चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगरेट बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा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 सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच इन्टरनेट लाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल अब खबर विस्तारमा संविधान सभाको मल समिति संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक बसिरहेको छ समितिको कार्य सिंहदरबारमा सारी बैठकमा तत्कालीन संवैधानिक समितिले गरेका सहमतिका मुद्दाहरूमाथि छलफल भइरहेको छ संवैधानिक समितिमा सहमति भएका तर संविधान सभाको पुनः बैठकमा पेश हुन नपाएका अडचालिसवटा बुद्धाको स्वामित्व ग्रहण गर्दै संवाद समितिले छलफल अघि बढ़ाएको हो यसअघिको बैठकमा व्यवस्थापिका दुई सुधना सकारात्मक हुने विषय सेर एघारवटा बुदामा सहमति भएको थियो संवाद सहमतिले सहमति भएका विषयलाई समेटेर तयार पारेको आंशिक प्रतिवेदन संविधान सभा सचिवालयलाई बुझाएपछि संविधान सभाको पूर्ण बैठक बोलाउने तयारी छ चितवनमा बढ़दो गर्मी र वर्षासँगै विभिन्न खालका रोगहरूको संक्रमणमा वृद्धि भएको छ देशका अन्य जिल्लामा जस्तै चितवनमा पनि भाइरल ज्वरोका असाधारण जन्ने उच्च ज्वरो रोकाघुकी टाइफाइड लगायतका रोगीहरू अस्पतालमा थपिएका छन् चितवन मेडिकल कलेजले बिरामीको चाप उच्च भएपछि अस्पतालमा वार्ड थप गरेको छ अस्पतालमा ओपीडी सेवामा दैनिक नौ सयको हाराहारीमा बिरामी आउने र सय भन्दा बढ़ी नयाँ बिरामी भर्ना हुने गरेको अस्पतालका निर्देशक डाक्टर दयराम लम्सालले जानकारी दिनुभयो नयाँ बिरामीलाई मध्यनजर गरेर अस्पतालले पैंतालिस बेडसहितको वार्ड थप गरेको लम्सालले बताउनुभयो चितवन जिल्लामा छिमेकी जिल्लाका साथै भारतबाट समेत बिरामीहरू आउने गरेका कारण बिरामीको चाप बढ़िरहेको चिकित्सकहरूले बताएका छन् ठूला ठूला अस्पताल र देशकै समेत केन्द्रबिन्दु भएका कारण धेरै बिरामीहरू उपचारका लागि चितवन आउने गरेका छन् जिल्लामा बढ़ेको रोगको संक्रमण कम गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि वितरण तथा जनचेतना अभिवृद्धिका काम गरिरहेको जनस्वास्थ्य प्रमुख टियर सिंह गोधारले बताउनुभयो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् अठार गते नेपाल आउने निश्चित भएको छ नेपालका लागि भारतीय राजदूत रञ्जित रेली हिजो सिंहदरबार पुगेर परराष्ट्र मन्त्रीलाई यसबारेमा औपचारिक जानकारी गराउनु भएको हो परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले आज प्रधानमन्त्रीलाई मोदीको नेपाल भ्रमणको मिति बारे औपचारिक जानकारी गराउनुहुनेछ प्रधानमन्त्रीको सहमतिपछि औपचारिक रूपमा मिति तय गरिनेछ भारतले सङ्कट गते आइतबार नेपाल आउने र उन्नाइस गते सोमबार पशुपतिनाथको दर्शन गर्ने गरी प्रस्ताव गरेको छ भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणका बेला राष्ट्रपति डाक्टर रामवरण यादवसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ भने नेपाल समकक्ष सुशील कोइलासँग द्विपक्षीय वार्ता हुनेछ इस्लामिक लडाकु समूह मासले गाजा क्षेत्रमा इजरायलले नाकाबन्दी अन्त्य नगरीसम्म युद्धविराम नहुने बताएको छ हमास नेता खालेद मेसालले इजरायलले गाजा क्षेत्रमा आठ वर्षदेखि लगाउँदै आएको आर्थिक नाकाबन्दी अन्त्यका साथै इजिप्टसँगको रफाह सीमा नाका खुलाउनुपर्ने प्यालेस्टाइनी बन्दी रिहा गर्नुपर्ने लगायतका माग राखेका छन् उनले नाकाबन्दी नहटाउनेर आफ्ना नागरिकको बलिदानीको सम्मान नहुने अवस्थामा हुने कुनै पनि पहल स्वीकार नगरिने स्पष्ट पारेका छन् तर अमित शाहले मानवीय आधारमा हुने युद्ध विरामको ढोका भने खुलै रहेको भन्दै घाइतेहरूलाई बाहिर निकाल्न र राहत वितरणमा सहयोग गर्न केही घण्टाका लागि समय अपनाउनु आवश्यक रहेको बताएका छन् र ब्राजिलमा सम्पन्न विश्वकप फुटबलको प्रदर्शनको आधारमा छनौट गरिएको उत्कृष्ट जना खेलाड़ीमा जर्मनी र ब्राजिलका चार चारजना परेका छन् त्यसै गरी अर्जेन्टिनाका दुई र कोलम्बियाका एकजना छानिएका छन् विश्व फुटबलमा संघ फिफाको वेबसाइट फिफा डट कमका क्लब सदस्यहरूले सुन महिनाको सत्ताइसदेखि जुलाईको तेह्र तारिकसम्मको खेलको आधारमा ड्रीम टीमको छनौट गरेका थिए सबै क्लब सदस्यहरूको रोचाईलाई एकीकृत गरी ड्रीम टीम सार्वजनिक गरिएको हो जेङ टिममा German goalkeeper Manuel Neuer defender Mats Hummels midfielder Toni Kroos र स्ट्राइकर थोमस मुल्लर परेका छन् त्यसै गरी प्रशिक्षकमा पनि जर्मन प्रशिक्षक जोचीमा लो छानिएका छन् ड्रिम टिममा ब्राजिलका पनि चारजना खेलाड़ी परेका छन् कप्तान defender Thiago Silva David Luiz र मार्सेलो अनि स्ट्राइकर निमार परेका छन् त्यसै गरी अर्जेन्टिनाका स्ट्राइकर लियोले मेसी र मिडफिल्डर एन्सेल डे मारिया पनि ड्रिम टिममा परेका छन् गोल्डेन बुट विजेता कोलम्बियाका जेम्स रोड्रिगेज पनि ड्रिम टिममा छन् ड्रिम टिममा पर्न सफल खेलाड़ीलाई विभिन्न पुरस्कारको पनि व्यवस्था गरिएको छ त दिउँसो एक बजेको अर्पण खबर सकियो सुजिता हमाल बिदा नमस्कार यस